श्रोता सबैलाई दसैँ आएको छ सारालाई कति बेला मान्नेजनको टिका थापाउ भएको छ तर कतिपयलाई भने यो दसैँमा बाबुआमाको हातको टिका थाप्न मन छैन बाबुआमाले अंशपातमा अनि एक छोरादेखि अर्को छोरामाथि हरेक कुरामा पनपछ्याइ गरेपछि कसलाई टिका थापु झैँ लाग्छ र आखिर मर्ने चोला हो सेतै फुलेर आज हो कि भोलि हो भन्ने उमेरका कतिपय बाबुआमाहरू कुनै छोरालाई काखा र कुनै छोरालाई पाखा गराएका घटना धेरै धेरै छन् त्यसैले पनि त्यस्ता पाप साँच्ने बाबुआमाको हातबाट टिका थाप्न मन हुँदैन र थापिहाले पनि लोक बुझाउनका लागि मात्रै थाप्ने गरिन्छ अत त्यस्ता बाबुआमाबाट दुखी बनेका छोराछोरीको प्रतिनिधिमूलक पात्रका रूपमा यसपालिको दसैँमा हामीले गुल्मीको वस्तु गाविस वडा नम्बर तिनका कृष्ण प्रसाद पाण्डेको जीवन कथा सुनाउन गइरहेका छौँ प्रत्यक्ष टेलिफोन कुराकानीमा आधारित उहाँको जीवन कथाले बाबुआमाबाट पीडित छोराछोरी छोरीको पीडालाई आत्मसात गर्नेछ र त्यस्ता बाबुआमा सुध्रिने छन् भन्ने उद्देश्यका साथ वस्तुका कृष्णप्रसाद पाण्डेको जीवन कथा ल्याएका हौ जसलाई अंशपातबाट विमुखो गराउनका लागि भारतमा गएका मान्छेलाई दस वर्ष अघि माओवादी जनयुद्धमा मर्यो भनियो र जीवित फर्केर आउँदा पनि मृतक भनेर अदालतमा समेत मुद्दा दियो मुद्दाका लागि मुद्दा लड्ने गाउँघरका ठुलिया फटाहरूको समेत प्रतिनिधित्व गर्ने पाण्डेका खल पात्रहरूलाई रिस उठ्न सक्छ तर पनि व्यक्तिको भन्दा त्यस्ता प्रविधिको भण्डाफोर गर्नै पर्छ सुनौ उनै पाण्डेसँग गरिएको कुराकानी गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा जिन्दगी उतार चढावको छ म तपाईँलाई विशेष गरेर यो करिब दस पछिको दसैँमा तपाईँको बारेमा सम्झेँ र डायरी पल्टाएर हेरेँ होइन र मैले तपाईँको बारेमा सुनेको थिएँ तपाईँको त्यति बेला मृत्यु भयो करिब यो दुई हजार अन्ठाउन्न उनासाठीतिरको कुरा हुन सक्छ होइन उनासाठी सालको तपाईँको कहाँको भिडन्तमा मृत्यु भयो मलाई यकिन भएन तर मृत्यु भएको भने चाहिँ भनिएको छ अनुसार मेरो जुम्लाको खलङ्गामा चाहिँ सदरमुकाम को लडाइँमा सदरमुकाम कब्जा गर्ने क्रममा त्यहाँ चाहिँ मृत्यु भएको भनेर कम्प्युटरबाट फोटो समेत निकालिएको थियो हजुर हजुर यो कसले निकाल्यो भन्ने कुरा म पनि अनुसन्धानमा लागिराखेँ एकजना मेरो जेठो दाजु चाहिँ उहाँ बुटोल रहने हुँदा उहाँको हातमा चाहिँ पत्रिका पुगेछ र उहाँले चाहिँ प्रतिनिधि गर्न यहाँ चाहिँ गाउँमा पठाइदिनु भएको छ कृष्ण प्रसाद पाण्डे चाहिँ भनियो तर गाविस वस्तु नै थियो गुल्मी नै थियो कि के थियो चाहिँ अब म यस्तो मान्छेको प्रायः चाहिँ नाम ठेगाना त हुने नै भएन अब द्वन्द गरममा अब सदरमुकाममा परेको भएर हजुर अब नाम चाहिँ कसरी आयो मलाई चाहिँ थाहा भएन अहिले हाल आएर चाहिँ यो नाम कसरी आयो भन्दा म आफै सोच्न परिराखेँ अहिले अडसठी सालमा चाहिँ मलाई यो चाहिँ घरमा रहँदा रहँदै पनि पूर्ण मृत घोषित गरियो त्यही त मैले दसैँकै कुरा हुन्छ मैले त्यही तपाईँलाई झर्लक्क सम्झेँ कि दसैँमा यहाँ घरमा माया मारिसकेका थिए र तपाईँलाई त श्रद्धाञ्जली सभाको आयोजना पनि गरिँदै थियो होइन र के के गरिँदै थियो अब चाहिँ घरमा जो दसैँको अर्को अघिल्लो दिनमा नवमीको दिन आएको थिएँ मेरो घरमा पनि टिका टाला थिएन र गाउँहरू सब गाउँ मेरो साथीभाइहरू सबै दगमा परिरहेका थिए अनि यो पत्रिकामा कसरी निकाल्यो कसरी निकाल्यो भन्ने कुरा बुझ्न सकिएको थिएन अनि सबैले चाहिँ यो जेठो दाजुले निकालेको हो भन्ने चाहिँ भनिरहन्थे मैले भने होइन होला यो चाहिँ उहाँको हातमा पत्रिका पुगेको हुनाले आफ्नो चाहिँ खजिनेरी गर्नुभयो होला अब यो निकाल्न र राष्ट्रिय पत्रिकामा हर कसैले निकालेर निक्ले भन्दैमा निक्लेन होला भन्ने त्यो तर्क राखिराखेँ अनि मलाई नै यो घर परिवारले बेगनाउने काम भयो र म आएँ यहाँ दिन आएको थिएँ टिको लाउन अब एक रात त धेरै नै हुन्छ टिको लाउन कतिको थिएँ टिको घरमा मेरो साइड साडी घरमा सर्व आउनुहुन्थ्यो हजुर उहाँ छुट्टिएको दस वर्षसम्म मेरो घरमा बसिरहनु भएको थियो उहाँलाई म आएको खुसी भन्दा चिन्ताले सताए जस्तो मैले भने टिकाको कार्यक्रम पनि दाल चाहिँ यता यता घुमिरहनु भयो सबै धेरै वर्षमा आएको सबै चाहिँ राम्रो नै अब धेरैमा भेट भएको दुश्मन पनि सही नै लाग्यो मेरोलाई तर हाल आएर पछि यो दुई हजार अडसठी सालमा अरूभन्दा दुई तिन दर्शक भाइले हजुर हजुर दिन चाहिँ उहाँले फेरि चाहिँ यो त चाहिँ पूनम मृत्यु भएको मान्छे हो यो मेरो यो चाहिँ मेरो भाइ चाहिँ छैन कृष्णप्रसाद पाण्डे भन्ने भन्नुभएको छ र वृद्ध बुवाआमालाई चाहिँ बालपतकार गरेर लगेर फेरि पुनः सम्पूर्ण चाहिँ मैले पनि पाउनुपर्ने प्रकरले सम्पत्ति आफ्नो काममा गराउनु भएको छ अनि मात्र मेरो दिमाग खुल्यो हेर उति बेला छुट्टिने क्रममा पनि यो यस्तो निक्लिएको थियो अहिले फेरि पनि यस्तो भयो भने यो मान्छेको चाल त यसैको हुनुपर्छ भन्ने मलाई लाग्यो र अहिले मात्र मेरो अलि मानस पटलमा खोलिराखेको छ ओके जुन दस वर्ष पूर्वको बाल्यकालदेखि अहिलेसम्मको एउटा जुन उतार चढाव देखियो होइन र यो दसैँमा करिब दस वर्ष भइसकेछ होइन त यो दस वर्षपछि म तपाईँलाई सम्झेँ र म तपाईँको जीवनसँग मेल खाने एउटा गीत सुनाउन चाहन्छु है त म मरेको छैन अझै बाँकी छ सास तर पनि सबै भन्छन् त भै सिउँदोला त भै सिउँदोला म मरेको छैन अझै बाकी छ सास तर पनि सबै भन्छन् त भै सिउँदोला त भै सिउँदोला कृष्ण प्रसाद पाण्डेजी तपाईँ दस वर्ष त भइसक्यो भनेको त दस वर्ष भइसक्यो अनि घरमै रहँदा पनि पुनः मर्छु भनेर चाहिँ कानुन अब कानुनले ठगेको पनि दुई तिन वर्ष भइसक्यो ए तपाईँ मरेको भनेर फेरि पनि तपाईँ जीवित घरमा आइसकेपछि पनि मरेको भनेर मुद्दा हालियो कि क्या हो हजुर यही त भन्दैछु मैले आजभन्दा दुई वर्ष पहिले मलाई चाहिँ नदेखाइकन मालपोत कार्यालयमा चाहिँ गएर चाहिँ यताउता यो मैले पाउनुपर्ने सारा सम्पत्ति आफ्नो नाममा चाहिँ गराइसक्नु मेरो साथीभाइले भाइले अनि पछि उहाँ करिब छवटा मुद्दा लडे मलाई चाहिँ अब हो अधिवक्ता प्रेम राज आचार्यजीले धेरै सहायता गर्नुभयो उहाँलाई पनि खेसीबाट धन्यवाद अनि जुन तपाईँको बारेमा एउटा आफ्नै परिवारजनबाट आफ्नै दाजुभाइबाट यति ठुलो जालसादी अर्थात् जीवित मान्छेलाई पनि मरेको भनेर मुद्दा लडिन्छ भने यो समाज यहाँको कानुनलाई कसरी हेर्नुहुन्छ तपाईँले यहाँको कानुन भन्ने भने त अलिअलि जो झुट बोल्न सक्यो अनि पछि जसले चाहिँ ठट्टाइ गर्यो उनी सर्भिसमा हुन्छ अनि पैसा छ भने त अब परिवार फर्केको र पनि यहाँ चाहिँ प्रधान बनाइन्छ गाउँ समाजमा अनि पैसा छैन भने अब कुन मर्कामा परेको छ कुन पिरमा परेको छ त्यो चाहिँ हेर्ने छैन पैसा नै सर्वे सर्व भइरहेको छ ये अंधा कानून है ये अंधा कानून है हाँ, फिर मलाई चाहिँ चाहिँ त्यति चाहिँ अवहेला त भरेको छैन फेरि पुनः चाहिँ मलाई थोरै भए पनि अंश दिने कोसिस गरिराखेको छ त्यसमा चाहिँ मेरो आमाले पनि अलिकति जालसाज गर्नुभयो अनि अठासी उनानब्बे वर्षको वृद्ध बुवालाई खाना लाउन दिएन बुढाले भनेर चाहिँ फेरि आफूले अंश दिने काम गर्नुभयो हजुर पहिले चाहिँ पहिले उहाँले चाहिँ दिनु भएन कागजी रूपमा मात्रै लिएको गराइएको थियो अनि मलाई दिनुपर्दा अनि दाजु आमा दुवैजना मिलेर कताबाट यसलाई चाहिँ भन्ने हिसाबले गरियो फेरि पनि म अत्यन्तै भाग्यमानी खान्छु म लड्दैछु अस्ति मात्रै पनि मलाई चाहिँ झुटो आरोपमा त यो दुर्कोट वस्तु परेर चौकीमा लगिएको थियो मेरो दाइले लग्नु भएको थियो उहाँ पनि लगेका साथीले नै यो मान्छेको आश्रय थियो यसले चाहिँ हामीले नसोधिकन साथी राख्नु न यसको झै झगडा पनि भएको छैन भने छिमेकीले पनि आफ्नो कुरा राख्यो अनि त्यो पनि गलत थियो अनि सुन्नु न मैले तपाईँलाई सोधिहालेँ जुन दसैँ तिहारमा विशेष गरेर हाम्रा पूजनीय आमा बुवाप्रति जति श्रद्धा सम्मान हुन्छ होइन र परिवारका दर दाजुभाइप्रति जति श्रद्धा सम्मान हुन्छ र तपाईँले उहाँहरूबाट विगतमा तपाईँहरूको परिवारबाट जुन अपहेलना भोग्नुभयो त्यसले अहिलेको दसैँलाई कसरी हेर्नु भएको छ मेरो लागि खासै माया राख्दैन मैले भनिसकेँ अन्ठाउन्न सालतिर जब म आएको थिएँ अघिल्लो दिन आएको थिएँ तर अर्को दिन पनि टिकाको कार्यक्रम जब म जीवितै फर्केर पनि टिकाको कार्यक्रम गरिएन घरमा अनि अब कहिले लाग्यो होला दसैँको टिको भन्ने त मलाई यादै याद नै छैन हजुर हजुर अब अहिले पनि मलाई खासै माया राख्दैन अहिले पनि म मेरो बुवा आमासँग भेट हुन्थेँ अहिले मेरो बुवा मेरो सही हुनुहुन्छ हामीलाई चाहिँ हेर्न म मात्रै नभएर मेरो दिदीहरू हुनुहुन्छ भाइ बुटोहरू हुनुहुन्छ अनि उहाँका राजा छैन कसैले पनि हेर्न देख्न पाएको तपाईँलाई बुवाको मुख देख्ने मन लागेको होला तर तपाईँ बुवासँग जान सक्नुहुन्न त्यस्तो बिरामी भएको मान्छेसँग कमसेकम तपाईँलाई माया गर्ने बुवाको एक थोप्ला टिका थापौँ भन्ने त लाग्यो होला नि मलाई त लाग्ने त कुनै भयो मेरो चाहिँ बुवाप्रतिको मलाई केही भन्नुभएको छैन उहाँले दिन चाहेर लिन चाहेर पनि बाबा हुनुहुन्छ अब लागेर के गर्ने हो विशेष गरेर आज हामी तपाईँहरूको पारिवारिक कलह भन्दा पनि तपाईँलाई आजभन्दा दस वर्ष अघि मारियो भन्ने कुरा अनि अदालतमा परेको पनि मरेको हो यो जीवित भएर आउँदा आउँदै पनि मरेको हो भनेर पारिएको मुद्दा र साठी सालको दसैँमा पनि तपाईँलाई मरेको भनेर तपाईँ एक्कासै जीवित भएर आउनुभएको र आज दस वर्षपछि तपाईँले फेरि जीवितै भएर दसैँ मान्दै हुनुहुन्छ यस अवसरमा हामीले तपाईँलाई सम्झेका हौ विशेष गरेर यस्तो धेरै ठाउँमा भएको छ मैले सुनेको छु केही दिन अघि हाम्रो रेडियोमा पनि आइरहेको थियो फल्नु मान्छे मर्यो भनेर उहाँ समावेदना दिन आइरहेको थियो देश परदेशमा बेपत्ता भएका मानिसहरूलाई जुन खालको कहिले चाहिने अन्जानमा थाहा नपाएर मरेको होला भन्ने ठानेर क्रिया बसिन्छ भने कहिले चाहिने सुनियोजित रूपमा दाजुभाइहरूले औँस खानका लागि पनि त्यस्तो बाहना बनाएका हुन्छन् करिब करिब तपाईँको पनि त्यस्तै हो कि भन्ने मैले महसुस गरेर मैले तपाईँसँग यो दसैँ विशेष कार्यक्रममा जीवनको गोरेटोमा जुन जीवित आजभन्दा दस वर्ष अघि मरेको भनिएको मान्छेसँग आज प्रत्यक्ष चाहिने रेडियोमा कुरा गराउनु राम्रो होला सान्दर्भिक होला भनेर मैले मैले तपाईँलाई यस जीवनको गोरेटोमा निम्ताएको हो अनि के भन्न चाहनुहुन्छ यो परिवेशमा आउँदा एउटा एकचोटि मरेको भनिएको मान्छे आज जीवित भएर दसैँ मान्दा के लागिरहेछ महसुस के हुन्छ म सङ्घर्षमय सङ्घर्ष गर्दैछु देखौँ कहाँ तक हुँदो रहेछ यहाँसम्म पनि हुँदो रहेछ भन्ने सबैलाई शिक्षा मिलोस् यही मेरो चाहिँ भनाइ छ मलाई एकदमै चाहिँ खुसी लागिरहेको छ भनौँ भने के को खुसी भनौँ र अब मेरो शरीर त म हिँडी छु या त्यो त सायद म कोही भूत प्रेतको रूपमा त हिँडिरहेको छैन मलाई त्यस्तो पनि लाग्छ धेरै मलाई निहालेको देख्दा मलाई अत्यन्तै खुसी पनि लागेको छ फाट्यो रुमा आ आँसुले धुँदै आँसुले धुँदा डाँडा काँडा रसाउँछन् मरुँदा धानको सामाले निकाल्नु अनि पछि छुट्टी निकारमा निकाल्नु अनि पछि घरमा सदा <laughs> सधैँ चाहिँ अब मालपत कार्यालयमा मृत्यु घोषित गरेर अंशबन्ध पास गर्नु त्यति मात्रै नभएर आफ्ना नाबालिग छोराछोरीहरू लगाएर यहाँ घरमा तोडफोड गर्नु दिसा पिसाब गरिदिनु लगायतका कामहरू मसँग भइराखेका छन् अस्ति मात्र पनि म झुटाएर म चौकीमा गएर अब यो सन्देश सुनेर अब मेरो गाउँघरका मान्छेले जो महानुभाव मेरो मित्रगण साथीभाइ हुनुहुन्छ हजुर हजुर उहाँहरूलाई पनि यो चाहिँ अचम्म मलाई देखेर अचम्म मान्नु पर्दैन अब आफै नै मूल्याङ्कन गर्न सक्नुहुन्छ कसले गरे होला के गरे होला मैले आजसम्म कसैलाई पनि आरोप लगाएको छैन स्वयं चाहिँ मूल्याङ्कन गर्नु होला भन्दै भन्न चाहन्छु म सबैलाई जीवन सङ्घर्ष भनिन्छ सङ्घर्षको मैदानमा सफल बनाउने असफल बनाउने परिवारको हात हुन्छ होइन र दुश्मनहरू टाढाका हुँदैनन् पनि भनिन्छ होइन दुश्मनसँग लड्न त सबैसँग दुश्मनसँग सजिलो हुन्छ तर मित्रसँग लड्न गाह्रो हुँदो रहेछ म पनि मित्र सम्झेपछि थिएँ नै दुष्फल हो भन्ने कुरा पहिले पनि सोचेको थिएँ अनि विशेष गरेर यति बेला किनभने तपाईँसँग प्रत्यक्ष कुराकानीमा उहाँहरू तपाईँको दाजु आरोपित दाजुको हामी अहिले नाम लिन चाहन्नौ होइन उहाँलाई पनि केही भन्ने इच्छा भएपछि हामीसँग भन्न सक्नुहुन्छ र विशेष गरेर आमाले पनि जुन छोराप्रति तपाईँ त कान्छो छोरा हो कतिको माया गर्नुभयो सानोमा माया ममता भन्ने कुरा त मैले पाएको छैन बरु म पशु कृषिबाट म मेरो घरमा पालिएका तिनबाट माया पाएको थिएँ मेरो मेरो चाहिँ घरमा एउटा चाहिँ राणा थियो त्यसले चाहिँ अरू सबैले हान्ने मलाई चाहिँ नहान्ने अनि त्यस्तो किसिमको थियो परेवाहरू पाल्ने अनि चाहिँ गुडमा नबसेर माथिमा चाहिँ धुरीमा गएर बस्ने धुरीमा म मात्रै जान सक्छ अनि त्यो राणाको फिस भन्ने शुल्क हुन्छ नि त्यसबाट पनि मैले चलाएको थिएँ किनकि मैले नै पहिले नै साथ हजुर पछि चाहिँ त्यो राणा पनि बेची धेरै चलाएको यो पशुपक्षी यिनीले माया दिए जस्तो लाग्छ मेरो घर परिवारले त कहिले माया दियो होला र खै मैले त खै मलाई कपडा सिलाइदिएको पनि याद छैन मलाई खै पढ्नलाई दुई रुपियाँ फिस दिएको पनि याद छैन मलाई सानोमा तपाईँले पारिसमा चुसाउनु भयो मात्रै ठुलो भइयो भन्ने कुरा त त्यत्तिकै पनि जानकारी आउँछ यो तपाईँलाई त्यसरी सुन्नु न किनकि म चाहिँ सानैदेखि एउटा गलत कुराको खण्डन गर्ने भयो कि हुनाले आमाको आमाले पनि म प्रति नकारात्मक सोच राख्नुभयो किनकि हाम्रो घर मेरो परिवार भनेको अर्काको छोरीको लागि एउटा यातना गिरिया जस्तै थियो उहाँ भाउजूहरूको लागि र उहाँ त्यस कुराको मैले चाहिँ विरोध गरिरहँदा उहाँले पनि भाउजूहरू सरह नै तिरस्कार गर्नुहुन्थ्यो त्यसै कारणले उहाँबाट म तिरस्कृत थिएँ होइन त्यतिका भाइमा तपाईँ कान्छो छोरो मात्रै आमाबाट हेला हुनुको कारण के हो त म मात्र हेला हुनुको कारण त मैले भनिसकेँ नि अब चाहिँ मेरो घर भनेको महिलाहरूको लागि यातना गृह जस्तो थियो र उहाँहरूको पक्ष लिँदा नै गलत कुराको खण्डन गर्दा नै म चाहिँ तिरस्कृत होइन बुहारीलाई कस्तो व्यवहार गर्नुहुन्थ्यो र उहाँले कसरी यातनागिरी भयो बुहारीहरूका लागि उहाँबाट खै पुरानो रीतिरिवाज अनुसार चलाउन खोज्ने अनि चाहिँ अब भनौँ भने त ठुलै कहानी हुन्छ भन्नुहोस् भन्नुहोस् के भनौँ र यसमा अब चाहिँ त्यस्तै यातना नै दिनुहुन्थ्यो उहाँले भनौँ अब किन छुवाछुत खाना उहाँहरूले बोल्न छैन मलाई चिनेको अनि मेरो घर परिवार चिनेको मान्छे सबैलाई